धेरै धेरै सम्झाएँ मैले उसलाई तर सकिनँ प्लिज तपाईँहरू सक्नुहुन्छ कि मन्दिरमा भेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटु भेलामा बचिरहेछु कसरी तिमीलाई समेटु के लेखी यसलाई म मेटो कसरी यसलाई म मेटो सेतको थोपा हो छोएको पानी जल्दैन मैले छोएको पानी जल्दैन र माया नभएको होइन माया त टाढा छ तर के गरौँ समाज मात्र होइन मबाट <laughs> भगवान् पनि टाढा छ साधै म रमेको हुन्छु आफ्नै छायाको साथमा साधै म रमेको हुन्छु आफ्नै छायाको साथमा बुझ्नै सकिन मैले बुझ्नै सकिन मैले कुन्नी के राख्या छ जातमा कुन्नी के राख्या छ जातमा दक्षिणको घाम हुमा दक्षिणको घाम हुमा पश्चिममा ढल्दैन नाउ मेरो सामु तिमी नाउ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन मैले छोएको पानी चल्दैन